यो एक्सरे एक्सरे इसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्ट नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाथ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस यस अर्पण समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे हामी कहाँ रङ रोगन सेनिटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाको साथै एसियन पेन्ट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड multi learning academy math science र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड institute multi learning academy Khairahane चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध अपियर भिसामा जर्मन जानको लागि एक मात्र गन्तव्य स्थान green mountain education consultancy German भाषा सहित मात्र रु एक लाख तिस हजारमा भरतपुर सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास चौन्न पाँच सय नौ टाढी सम्पर्क शून्य छप्पन्न पाँच साठी पाँच सय बिस नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान दस बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट चिनिया उच्च स्तरीय टोलीद्वारा राजनैतिक भेटवार्ता तीव्र कंग्रेस सभापति कोइराला बीच भेट शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा छलफल कंग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै सरकार गठन संविधान निर्माण र समानुपातिक सभासद चयनका विषयमा आज पनि छलफल हुने इजिप्टका पदस्थ राष्ट्रपति मोर्सीलाई आतंकवादी गतिविधिको षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर एक हिन्दू युवकको हत्या गरेको आरोपमा सत्ताधारी दलका आठ विद्यार्थीलाई बंगलादेशको एक अदालतद्वारा मृत्युदण्डको सजाए र चितवनको भरतपुरमा जारी शिव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 पछिल्लो राजनैतिक परिस्थिति र संविधान निर्माणका लागि दलहरूबीच भइरहेको छलफल लगायतका विषयमा छलफल हुनेछ चिनिया टोलीले एकीकृत नेकपा माओवादी र नेकपा माओवादीका शीर्ष नेताहरूसँग पनि भेटवार्ता गरिसकेका छन् यसैबीच नेपाली कंग्रेसले सुनिया टोलीको सम्मानमा आज साँझ रात्रि आयोजना गरेको छ नेपाली कंग्रेसले सरकार गठन संविधान निर्माण र समानुपातिक सभासद चयनका विषयमा आज पनि छलफल गर्दैछ हिजोदेखि जारी बैठकमा कंग्रेसले दलहरूबीचको सहमति प्रक्रिया र कंग्रेसको एजेण्डाका विषयमा छलफल गरिरहेको छ आजको बैठकमा हिजो बोल्न बाँकी रहेका नेताहरूले बोल्नुहुनेछ बैठकमा कंग्रेस केन्द्रीय सदस्यले पार्टीमा अन्तर्घात गर्नेलाई सभासद नबनाउन केन्द्रभन्दा जिल्ला नेताहरूलाई प्राथमिकता दिन नेतृत्वलाई आग्रह गरेका छन् साथै राष्ट्रपति फेर्ने विषयमा वार्ता नगर्न र कोठी बैठकमा धेरै केन्द्रित नहुन पनि दबाव दिएका छन् बैठकमा दलहरूबीच भएका छलफल र पार्टीले तय गर्ने एजेण्डाका विषयमा भनाई आइरहेको केन्द्रीय सदस्य प्रकाश शरण महतले जानकारी दिनुभयो बैठक आज बिहान एघार बजेपछि पार्टी कार्यालय सानेपामा बस्नेछ नुवाकोटको विदुर नगरपालिका दसमा गैराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ बा तेत्तिस प एक दुई छ शून्य नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको नालीमा खसेको प्रहरीले जनाएको छ दुर्घटनामा परि कल्याणपुरका अच्युत घलेको ज्यान गएको प्रहरीले जनाएको छ यसैगरी पाँचथरको नागीमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको ज्यान गएको छ दुर्घटनामा परि ट्र्याक्टर चालक नागी गाविस छका बीस वर्ष दिपेश खेवाङको ज्यान स्थान गएको प्रहरीले जनाएको छ आफ्नै घरमा राखिरहेको ट्र्याक्टर सञ्चालन गर्ने क्रममा ओट झिक्न जाँदा अचानक गुडेर किचेपछि उनको खवाङको ज्यान गएको प्रहरीले जनाएको छ काल अर्पण आवाजको अर्पण आवाजमा हाम्रो प्रश्न छ संविधान सभाको निर्वाचन भएको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 छन् इजिप्टका पदस्थ राष्ट्रपति मोहम्मद मोर्सीलाई विदेशी संगठनहरूसँग मिलेर आतंकवादी गतिविधिको षड्यन्त्र गरेको आरोपमा मुद्दा दायर गरिएको छ मोर्सीले प्यालेस्टाइनी लडाकु समूह हमास र लेबनानको हेजबुल्लाहसँग गठबन्धन बनाएको आरोप सरकारले लगाएको